पर्यटकीय सम्पदाहरूबारे जानकारी नहुँदा सुदूरपश्चिममा आउने पर्यटक संख्या न्यून गत वर्ष दुई सय साठी जनाले मात्रै सुदूरपश्चिम घुमे बाजुराका खडेरी प्रभावित पाँच गाविसमा तीस लाखको चामल सहयोग गाउँसम्मै सड़क पुग्ने भएपछि घण्टौ हिँडेर जिल्ला सदरमुकाम पुग्ने चिप्रवासी हर्षित सरकारले हलिया मुक्तिका लागि दिएको परिचय पत्रले झनै समस्या पैसा फिर्ता गर्न साहुको मुक्त हलियालाई दबाव र महाकाली लोकमार्गको मुआब्जा विवाद समाधान नहुँदा पुल निर्माण अलपत्र बैतडीमा विद्यालय भवन बनाउने रकम लिएर निर्माण समिति अध्यक्ष सम्पर्कविहीन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई सुदूरपश्चिमका पर्यटकीय सम्पदाहरूबारे जानकारी नहुँदा उनीहरू सुदूरपश्चिममा नघुम्ने गरेको पाइएको छ पश्चिमी सिमानाका गड्डचौकीबाट सन् दुई हजार सोह्रमा नेपाल भ्रमणमा आएका करिब छब्बीस सय विदेशी पर्यटक मध्ये सुदूरपश्चिममा मात्र घुम्न रूचाउनेको संख्या न्यून रहेको छ अध्यागमन कार्यालय गड्डचौकीका अनुसार पश्चिमी सिमानाकाबाट आएका दुई बयासी जना पर्यटकहरूमध्ये दुई सय साठी जनाले मात्र सुदूरपश्चिम घुमेका छन् सन् दुई हजार पन्ध्रको तुलनामा दुई हजार सोह्रमा पश्चिमी सिमानाका बाटो नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि भए पनि सुदूरपश्चिममा घुम्ने पर्यटक भने न्यून रहेको पाइएको हो सन् दुई हजार सोह्रमा गत वर्षको भन्दा झण्डै छ जना पर्यटक पश्चिमी सिमानाका बाट नेपाल आएका छन् अध्यागमन कार्यालयका गड्डचौकीका अध्यागमन अधिकृत पदमराज भट्टका अनुसार पश्चिमी सिमानाका बाट नेपाल भ्रमणमा आउने पर्यटकहरू सुदूरपश्चिम घुम्न रूचाउने भए पनि उनीहरूलाई यहाँका पर्यटकीय सम्पदाबारे जानकारी नहुँदा घुम्ने नगरेको पाइएको छ पश्चिमी सिमानाकाबाट आउने पर्यटकहरूको प्रमुख रोजाई काठमाण्डु पोखरा तथा बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने गरेको छ पछिल्लो समय चिटफुट रूपमा शुक्लाफाटा वन्यजन्तु आरक्षमा पनि पर्यटकहरू घुम्ने गरेको अध्यागमन अधिकृत भट्टले बताएका छन् बाजुराका खडेरी प्रभावित भएका पाँच गाविसमा रु तीस लाखको चामल सहयोग गरिएको छ कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत बाजुरामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहत स्वरूप चामल सहयोग गरिएको बताइएको छ गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गरेर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम बाजुराका संयोजक गणेश पाध्याले जानकारी दिएका छन् चामल सहयोग मानाकोट दहकोट रुगिन सापटा र बिच्छा गाविसमा गरिएको उपाध्यायले बताएका छन् गाविसहरू कृषि विकास कार्यालय र जेल विकास समितिको सिफारिशमा छनौट गरिएका थिए बढ़ी प्रभावित र स्थानीय आयस्तरलाई हेरेर कामका लागि खाद्यान्न सञ्चालन गरिएको साझेदार संस्था सप्रोप नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकाले बताएका छन् खडेरी प्रभावित तेह्र गाविस मध्ये छनौट गरिएका छ गाविसमा बढ़ी जोखिम र प्रभावित रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कृषि विकास अधिकृत मेन प्रसाद जैसीले बताएका छन् कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो खडेरी र प्राकृतिक प्रकोपका कारण दुई हजार बहत्तर त्रिहत्तरमा साढे सोह्र करोड़ त्रिहत्तर चौहत्तरमा एघार करोड़ भन्दा बढ़ेको अन्नबाली जिल्लामा नोक्सानी भएको थियो कार्यक्रममा पाँच गाविसमा तीन हजार एक सय तेत्तीस घरधुरी लाभान्वित भएको बताइएको छ खडेरीले उत्पादन नहुने हुँदा रोजगारीको अभावमा आमदानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरी कार्यक्रमहरू शुरू गरिएको थियो कार्यक्रम अन्तर्गत मानाकोटको कृषि सड़क र खानेपानी मरमत गरिएको छ भने दहकोटमा तीन सिंचाई कुलो खच्चर बाटो निर्माण तथा स्वास्थ्य चौकी एकाई भवन निर्माण गरिएको छ त्यसै गरी सापपट्टा रोगिन र बिच्छामा पनि खानेपानीका मोहन मर्मत दर्जनभन्दा बढी सिँचाइ मर्मत खच्चर बाटो निर्माण गरिएको छ डडेलधुराको चिपुर गाविस वडा नम्बर नौ मल्ला गाउँसम्म सड़क पुग्ने भएपछि त्यहाँका स्थानीयहरू हर्षित भएका छन् जिल्ला विकास समिति डडेलधुराको बाह्र लाख रूपियाँमा दुधधारीबाट मल्ला गाउँसम्म सड़क पुग्न लागेको हो सड़कको आधा आधी काम भइसकेको छ सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा वडा संयोजक भवानी सिंह ऐडीले भने अबको एक हप्ताभित्रै मल्लोधारी बुथ केन्द्रसम्म सड़क पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ गाउँमा पहिलोपटक सड़क पुग्दा त्यहाँका बालबालिका महिला वृद्ध वृद्धाहरू निकै खुशी भएका छन् सड़क पुगेपछि तरकारी जन्ने वस्तुले बजार पाउने भएको छ मल्लधारीकी स्वयंसेविका शान्ति एडीले भनिन् कोही बिरामी पर्दा साह्रै समस्या हुने गरेको थियो अब सड़क पुगेपछि सजिलो हुने भएको छ पहिलोपटक डोजरले पहाड़ खनेर सड़क बनाइरहँदा बालबालिका तथा स्थानीयहरू डोजर हेर्न भेला समेत हुने गरेका छन् जिल्ला विकास समितिको क्रमागत योजनामा परेको यो सड़कले डडेलधुवा र बैतडीलाई जोड्नेछ मल्लोधारी भट्याडी हुँदै दुध पोखरी दान पुग्ने यो सड़क कृषि सड़कको रूपमा प्रयोग गरिने चन्द्रज्योति निमाविका शिक्षक वीरबहादुर ऐडीले बताएका छन् सड़क नहुँदा त्यहाँका स्थानीय घण्टौँ हिँडेर चिपुर सदरमुकाम चिपुरवासी सदरमुकाम आउने गरेका थिए बैतडीको बासुलिङ गाविस पाँच चिल्ले पानीका मुक्त हलियाका महिलाहरूले सरकारले हलियामुक्ति घोषणा गरेको भनेर दिएको परिचय पत्रले झनै समस्या थपिएको बताएका छन् पहिलो हलो जोद्धा आफू र आफ्नो परिवारलाई पाल्न सजिलो भएकाले परिचय पत्रले झनै समस्या थपिएको मायाविकाले बताएका छन् पछिल्लो समय साहुले पनि सरकारले परिचय पत्र दिइसकेकाले आफ्नो पैसा तिर्न दबाव दिएको बताउँदै उनले साहुले अझै काममा पेल्ने गरेको दुखेसो गरेकी छन् सरकारले परिचय पत्र मात्रै हातमा थमाइदिएकाले साहुबाट निकालेको पच्चीस हजार ऋण अझै पनि बुझाउन नसकेकाले झनै समस्या भएको केस लोहारले बताएका छन् पहिले साहुले काम गरिदिए बापत साँझ बिहान खानेमानासँगै छोराछोरीलाई पाल्न पनि सजिलो हुन्थ्यो मुक्त हलिया गोमती लोहारले भनिन् अहिले काम पनि गर्नुपर्ने खाना पनि आफ्नै खानुपर्ने भएकाले साँझ बिहान हातमुख जोड्न समेत समस्या भएको छ आफ्नो श्रीमानले सोह्र वर्ष पहिले साहु बाट बीस हजार रूपियाँ लिएको र श्रीमान बितेपछि झनै तिर्न समस्या भएको उनले बताएका छन् छोराछोरीलाई साँझ बिहान खुवाउन धौधौ परेको बताउँदै बीस हजार तिर्न नसकेर फेरि साउकोमा काम गरिरहनु परेको बताइएको छ महाकाली लोकमार्गको खलङ्गा गोकुलेश्वर सड़कको धौलागाड खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल निर्माण कार्य मुआब्जा विवादले अलपत्र परेको छ पुल निर्माणको क्रममा पाँच आना जमीन परेको स्थानीयले मुआब्जा सरकारी दर रेट भन्दा बढ़ी मागेपछि पुल निर्माण कार्य अलपत्र परेको सड़क डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ दुई हजार असार तीस गते सम्झौता भएको पुल निर्माण कार्य अलपत्र परेको हो पुल निर्माणको क्रममा एकातिर मात्रै पिलर गाडिएको छ जमीन परेको क्षेत्रमा स्थानीयले विरोध गरेपछि पुल निर्माणको काम अघि बढ़न नसकेको सड़क डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर आशिक रिजालले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्थ र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतरीको महादेवी स्थानमा रहेको महेश्वरी मावि नुवाघरको छात्रावास भवन बनाउने रकम लिएर निर्माण समिति अध्यक्ष सम्पर्कविहीन भएका छन् छात्रावासको भवन निर्माण रकम झिकेर अध्यक्ष अमर भण्डारी साउनदेखि सम्पर्कविहीन भएका हुन् अध्यक्ष सम्पर्कविहीन हुँदा कामदारले ज्याला पाएका छैनन् शान्ति तथा विकास कार्यक्रम अन्तर्गत जिल्ला प्राविधिक कार्यालय मार्फत यस विद्यालयमा तीन कोठे छात्रावास भवन बनाउने क्रमागत योजनाको तीन लाख सन्ताउन्न हजार रूपियाँ लिई भण्डारी भारत पसेको निर्माण समिति कोषाध्यक्ष कमला भट्टले बताएका छन् दुई सालमा भवन निर्माण शुरू भएको थियो गत वर्षको दुई लाख अठाइस हजार रूपियाँ र अघिल्लो वर्षको एक लाख उन्तिस हजार रूपियाँ रकम तिर्न बाँकी रहेको उनले बताएकी छन् असार मसान्तमा रकम झिक्न अध्यक्ष सहित सचिव र कोषाध्यक्ष जीविस पुगेका थिए एघार जनाको निर्माण समितिमा अध्यक्ष सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन हुँदै आएको थियो लगातार भइरहेको हिमपातका कारण खप्तर राष्ट्रिय निकुञ्जमा बाक्लो हिउँ जमेको छ हिमपातसँगै चिसो बढेपछि वन्यजन्तु तल्लो क्षेत्रमा बसाइसर्ने सर्ने भएकाले जोखिम बढेको बताइएको छ खप्तर राष्ट्रिय निकुञ्जको कार्यालयले अहिलेसम्म चार पाँच फिट बाक्लो हिउँ जमिसकेको र शनिबारदेखि लगातार हिमपात भइसकेको जनाएको छ संरक्षित वन्यजन्तु रेखदेखका लागि बनाइएका सम्पूर्ण मार्ग अवरूद्ध भएका छन् अवरूद्ध मार्ग खोल्नका लागि खप्तड स्थित नेपाली सेनाको टोली सक्रिय रहेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खटिबुदाले जानकारी दिएका छन् बाक्लो हिउँ परेको र अत्याधिक चिसो भएकाले खोल्न कठिनाई भइरहेको छ उनले भने सेनाले बाटो खोल्ने प्रयास गरिरहेको छ बाक्लो हिमपात र निरन्तर घटिरहेको तापक्रमका कारण वन्यजन्तुहरू बेसी तरका घमाइलो ठाउँतिर जाने र मानव बस्ती नजिक पुग्दा उनीहरूमा उनीहरूमाथि खतरा हुने कतिवटाको भनाइरहेको छ खप्तरमा नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मुनालको वासस्थान छ यसबाहेक तीन सय भन्दा बढ़ी प्रजातिका चरा चुरुङ्गी खप्तरमा पाइन्छन् यस्तै स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी मृग ध्वासे चितुवा र ब्वासो पनि त्यहाँ पाइन्छन् हिमाली कालो भालु चितुवा बदेल मृग हरिणीसहित तीस प्रजातिका अन्य स्तनधारी पनि पाइने खप्तर राष्ट्रिय निकुञ्जले जनाएको छ पछिल्लो समय विश्वमा नसर्ने रोगको स्थिति भयावह रहेको छ नसर्ने रोगको कारण विश्वमा झण्डे अस्सी प्रतिशत मानिसहरूको मृत्यु हुने गरेको एक तथ्याङ्क सार्वजनिक भएको छ नसर्ने रोगको संख्या कैलालीमा पनि बढ्दै गएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र काठमाण्डुले जनाएको छ हिजो धनगढ़ीमा नसर्ने रोग सम्बन्धी पेन प्याकेज जिल्ला स्तरीय पत्रकार अन्तर्क्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले नेपालको कैलाली र इलाम जिल्ला गरी दुई जिल्लामा नसर्ने रोग सम्बन्धी पेन प्याकेज लागू गरेको छ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सूचना तथा संचार केन्द्र काठमाडौँका अधिकृत तथा कैलाली संयोजक डाक्टर अनुप विशीले कैलालीमा साउनदेखि अहिलेसम्म स्वास्थ्य संस्थामा उपचारका लागि आएका एक सय नसर्ने रोगको समस्या देखिएको बताएका छन् उनले नसर्ने रोगमा प्रमुख समस्यामा मधुमेह क्यान्सर दीर्घ श्वास प्रश्वास र मोटो तथा रक्तनली सम्बन्धी बढ़िरहेको बताएका छनृ नयाँ शक्ति नेपाल डोटीमा विवाद बढ्दै गएको छ विवाद बढ्दै जाँदा समानान्तर समिति गठन गरेकाहरूले छजनाको मात्र उपस्थितिमा पार्टीको विस्तार बैठक सम्पन्न गरेको भन्दै पार्टीका जिल्ला संयोजक लगायतले विज्ञप्ति मार्फत विरोध जनाएका हुन् उनासत्तरी जना सदस्य रहेको पार्टीको जिल्ला परिषदका जिल्ला संयोजक सहितका त्रिसठी जना अनुपस्थित रहँदा विस्तारित बैठक सम्पन्न गरेको भन्दै आपत्ति जनाइएको हो सिंगो जिल्ला परिषदको अनुपस्थितिमा प्रदेश नम्बर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 मलाई भने बिदा दिनुहोस् नमस्कार